www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल स्थानीय समाचार विस्तारमा चितवनको भरतपुर स्थित मध्यमाञ्चल सिमसाई विकास डिभिजन पाँचमा घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले हिजो छापा मारेर चार कर्मचारी पक्राउ गरेको छ कार्यालयका इन्जिनियर मधु प्रसाद अधिकारी रामभद्र पण्डित चक्रपाणी लामिछाने र लेखाधिकृत ऋषि भक्त तिमल सिन्हा समातिएका हुन् आयोगमा उजुरी परेपछि अनुसन्धानका लागि बाह्रजनाको टोली आएको थियो आयोगका अनुसार अधिकृत शेरबहादुर बस्नेत नेतृत्व पृष्ठको टोलीले रकमसहित कर्मचारीलाई पक्राउ गरेको हो कर्मचारीबाट पाँच लाख एक्काइस हजार रकम बरामद गरिएको छ जसमध्ये योजना डिजाइनिङ तथा कार्यान्वयन शाखाका पण्डितबाट तेइस हजार संस्थागत विकास तथा तालिम शाखाका अधिकारीबाट तीन लाख अठहत्तर हजार नगद बरामद गरिएको छ यसमा दुई लाख अठाइस हजार घुस लिएको र एक लाख पचास हजारको स्रोत खुलेको छैन लेखा अधिकृत तिमलसिनाबाट बिस हजार र इन्जिनियर लामिसानेबाट एक लाख नगद बरामद गरिएको छ सबै रकमको फोटोकपी सहित अख्तियारमा उजुरी परेको थियो अनुसन्धानमा खटिएको टोलीले रकमको फोटोकपी ल्याएर कर्मचारीलाई साथमा राखेर अनुसन्धान गरेका थिए जसमध्ये तीन लाख अडचालिस हजार घुस लिएको र बाँकीको स्रोत नखुलेको अनुसन्धानमा खटिएको टोलीले जनाएको छ बछेली गाविसको जुवानीमा नहर बनाउने क्रममा कर्मचारीले लामा प्रगति निर्माण सेवासँग घोष मागेका थिए स्रोत अनुसार उनाचालिस लाखको योजना सत्र लाखमा सकार निर्माण गरिएको थियो उक्त रकममा समेत दस प्रतिशत कर्मचारीले घुस मागेपछि टेप रेकर्ड सहित अख्तियारमा उजुरी परेको हो पक्र परेकालाई सोमबार काठमाडौँ लगिएको छ कार्यालयका प्रमुख रविन्द्र बहादुर थापाले आफू कार्यालयको कामको सिलसिलामा काठमाडौँ भएकाले केही थाहा नभएको दावी गर्नुभएको छ महिलाहरूको प्रयासमा रत्नगर तेह्र जयमङ्गलामा रहेको प्रगति सुकुम्बासी बस्ती सरसफाइमा नमुना बनेको छ दुई वर्ष अघिसम्म फोहोरका कारण बाहिरबाट मान्छे जान पनि डराउने सुकुम्बासी बस्तीलाई महिलाहरू सङ्गठित भएर मुक्त बनाएका हुन् चेतनाको अभावले दिशा पिसाब र घरबाट निस्कने फोहोर बस्तीको जताततै फाल्ने गरिएका कारण बस्ती कुर्प बनेको थियो कुर्प बस्तीलाई महिलाहरूले दुई वर्षमा अनेकौं प्रयास गरेर सरसफाईमा नमुना बनाएका हुन् महिलाहरूकै सक्रियतामा बस्तीको सडकमा ग्राबेल गरिएको छ बस्तीका अधिकांश घरधुरीको आँगन बाटोसँग जोडेकाले बाटो मर्मत गरी बस्तीलाई सुन्दर बनाइएको छ सो बस्ती रत्नगर नगरपालिकाको प्रगति सामुदायिक टोल विकास संस्था अन्तर्गत रहेको छ महिलाहरूले बस्तीलाई फोहोरमुक्त बनाउन व्यवस्थापनको लागि व्यक्तिगत पारिवारिक र वातावरणीय सरसफाई गरी तीन भागमा विभाजन गरेका छन् व्यक्तिगत सरसफाईको लागि उनीहरूले दिनहुँ नुहाउने सफा कपडा लगाउने सफा खानेकुरा खाने र शौच गरिसकेपछि साबुन पानीले हात धुने नियम बनाएका छन् पारिवारिक सरसफाई अन्तर्गत भान्सा सफा राख्ने निश्चित ठाउँमा फोहोर संकलन गर्ने कुहिने फोहोरलाई मल बनाउने र नसड्ने फोहोरलाई संकलन गरी सम्बन्धित ठाउँमा पठाउने व्यवस्था मिलाइएको प्रगति सुकुम्बासी टोल विकास संस्थाकी अध्यक्ष जमुना रावतले बताउनुभयो वातावरणीय सरसफाई अन्तर्गत खाली ठाउँमा वृक्षारोपण गर्ने पोलिथिनको झोला कम प्रयोग गर्ने व्यवस्थित पशुपालन गर्ने खुल्ला ठाउँमा दिसा पिसाब गर्न नदिने तथा सार्वजनिक धाराहरूपर दैनिक सरसफाई गर्ने नियम बनाएर लागू गरिएको अध्यक्ष राउतले बताउनुभयो विद्यालय बाहिर रहेका बालबालिका र किशोर किशोरीहरूलाई लक्षित गरी रत्नगरमा खेल्दै सिक्ने केन्द्र र घुम्ती सिकाई थलो कार्यक्रम सञ्चालन गरिने भएको छ समुन्नत नेपाल नामक संस्थाले रत्नगर नगरपालिका र युनिसेफ नेपालसँगको सहकार्यमा सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो विद्यालय बाहिर रहेका बालबालिका र किशोर किशोरीलाई शिक्षाको पहुँचमा ल्याउन सो कार्यक्रम रत्नगरमा सुरु गर्न लागि समुन्नत नेपालका वरिष्ठ प्रशिक्षक युवराज लौडारीले जानकारी दिनुभयो कार्यक्रमको विषयमा सोमबार हिजो रत्नगर नगरपालिकामा सरकारवाला बीच अन्तर्क्रिया समेत गरिएको छ चार दशमलव सात प्रतिशत बालबालिका विद्यालय बाहिर र चौवालिस प्रतिशत किशोरीहरू विद्यालय गएर बीचमै छाड्ने गरेका छन् उनीहरूलाई शिक्षासँगै अवसर प्रदान गर्न केन्द्र सञ्चालनमा ल्याउन लागेको लौडारीले बताउनुभयो रत्नगरमा चार चारवटा केन्द्र र घुम्ती सिकाइ थलो कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो कार्यक्रममा रत्नगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले बालश्रम न्यूनीकरणको काम चासोको विषय बनेकाले नयाँ कार्यक्रमले थप टेवा पुग्ने बताउनुभयो नगरका राजनैतिक दलका प्रमुख विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रम रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत सहदेव प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो रत्नगर नगरपालिकामा पहिलो पटक नयाँ प्रविधिको दमकल भित्रिएको छ यसअघि चितवनको भरतपुरमा मात्र दमकल थियो रत्नगरमा भित्रिएको दमकल समेत गरी अब चितवनमा दुईवटा दमकल भएको छ रत्नगरमा ल्याइएको दमकल सुविधा सम्पन्न रहेको छ बेलायतमा रहेको Devon and Somerset fire rescue सर्भिसले नगरपालिकालाई दमकल सहयोग गरेको हो सो संस्थाले सहित पोखरा उपमहानगरपालिकालाई एउटा दमकल सहयोग गरेको छ नेपालमा नै पहिलो पटक भित्रिएको सो दमकल रत्नगर र पोखरा उपमहानगरपालिकालाई मात्र सहयोग गरिएको बेलायती फायर फाइटिङ टिमका सदस्य जोन मोनाह्यामले जानकारी दिनुभयो रोटरी क्लब मार्फत दमकल ल्याइएको हो अन्य दमकलभन्दा निकै सानो रहेको सो दमकलमा चार लिटर मात्र पानी अट्ने र अरू ट्याङ्कीको सहयोगमा आगो निभाउन प्रयोगमा ल्याउन मिल्ने मोनिहामले बताउनुभयो सो दमकलमा आगो निभाउन मद्दत मिल्ने फोम नामक पदार्थ पनि रहेकाले आगो छिटो नियन्त्रणमा लिन सकिने उहाँले बताउनुभयो फोमले अक्सिजनलाई भित्र पस्न रोक्ने काम गर्दछ सो दमकल भने बेलायतमा प्रयोगमा आइसकेको हो बेलायती फायर फाइटिङ टिमका सदस्यहरू जोन मोनाह्याम र साइमन लेक्टले नगरपालिकाका कर्मचारीलाई दमकलका बारेमा सामान्य प्रशिक्षण समेत दिएका छन् भूमिगत जलस्रोत विकास समिति खैरनी चितवनले किसानको जीवन उकास्ने गरी संयौं ट्युबवेल हस्तान्तरण गरेको छ विभिन्न जिल्लाका सिमसाई अभाव भएको क्षेत्रमा यस वर्ष दुईवटा डिप ट्युबवेल र तिन सय सत्तरीवटा स्यालो ट्युबवेल बनाएर किसानलाई हस्तान्तरण गरिएको हो ट्युबवेल पाएपछि किसानले राहत महसुस गरेका छन् सिंचाई सुविधा नपुगेको क्षेत्रलाई लक्षित गरी ट्युबवेल निर्माण गरिएको र आगामी वर्ष चितवनमै डिप ट्युबवेल चारवटा बनाउने लक्ष्य रहेको समितिले जनाएको छ चितवन मकवानपुर काठमाडौँ काभ्रे नुवाकोट तनहु गोर्खा जिल्लामा कार्यक्षेत्र रहेको समितिले चार करोड सत्तरी लाखको बजेटमा काम गरिरहेको समितिका प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयो प्रति डेप ट्युबवेल करिब पैँसठी लाखको लागतमा निर्माण गरिएको र स्यालो ट्युबवेलको लागत भने कम रहेको उहाँको भनाइ छ करिब सत्तरी घरधुरी रहेको चितवन चैनपुरको गोडसोर क्षेत्रमा अहिले दुईवटा बोरिङबाट करिब सत्तरी हेक्टर क्षेत्रफलमा सिमसाई गर्न पुग्ने उहाँले बताउनुभयो यस वर्षको शारदा स्मृति पुरस्कार दुई हजार सत्तरी जनगायक तथा संगीतकर्मी खुशीराम पाखरिनलाई प्रदान गरिने भएको छ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनद्वारा स्थापित सो पुरस्कार आज एक कार्यक्रमका बीच प्रदान गरिने शारदा स्मृति प्रतिष्ठान चितवनका सचिव राजेन्द्र घाइलले जानकारी दिनुभयो सो पुरस्कार तीस हजार रुपियाँ राशिको छ यस्तै साहित्यकार पोषराज पौडेलद्वारा मातापिताका नाममा स्थापित धनसरा पौडेल डिल्ली राम पौडेल साहित्य पुरस्कार चितवनका युवा सर्जक चन्द्रमणि महतोलाई प्रदान गरिने जनाइएको छ सो पुरस्कार पाँच हजार रुपियाँ राशिको छ सो पुरस्कार पनि आज नै शारदा स्मृति दिवसको अवसर पारी गर्दा घरदैलो प्रतिभा प्रवाह साहित्यिक कार्यक्रममा नै प्रदान गरिने प्रतिष्ठानले जनाएको छ कुखुराको मासुको मूल्य घट्न थालेको छ असार लागेपछि मासुको मूल्य तीन पटक हेरफेर भएको छ असार दसमा प्रति किलो तिन सय तिस मूल्य कायम भएको मासु असार सोह्रमा बढेर तिन सय पचास पुगेको थियो असार अठाइस गतिदेखि फेरि तिन सय तिसमै झरेको छ पानी पर्न थालेपछिको प्रभाव हो यो मासु व्यवसाय समितिका अध्यक्ष बद्री वाग्ले भन्नुभयो पानी परेपछि कुखुराको वृद्धि दर राम्रो भएको र कुखुरा सहज रूपमा पाइन थालेपछि मासुको मूल्य कम भएको उहाँले बताउनुभयो पानी नआएका बेलामा पैँतालिस दिनको ब्रोइलर कुखुरा बाह्र सयदेखि स तेह्र सयसम्म ग्रामसम्मको हुने गर्दथ्यो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 गरिएको हो मौसम सम्बन्धी जानकारीसँगै आजको लागि बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खना लाग्य चाहन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार